नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कृषिबाट पनि मलाई साथ मिलिरहेको छ राज र म तपाईकी तपाईँकी लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुन्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाजमा र कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट के भन्नुभयो गणेश चिपाई गणेशजी के छ मकवानपुरतिरको नयाँ नौलो खबर ठिकै छ भन्नुभयो है अनि खाजा खानु भयो कि नै भएको छैन खाजा हुन्छ गणेशजी कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ हुन्छ गणेशजी कार्यक्रममा अनुभव खुसी लाग्यो अनि भने छुट्टिन्छौँ नमस्कार यति बेला मकवानपुरबाट गणेश आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ र उहाँलाई म टेलिफोन सम्पर्कमा स्वागत गर्छु कोही मित्र हुनुहुन्छ भनेर कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा सम्पर्क विच्छेद भइसकेको छ भन्नुभएको छ केही छैन तपाईँ पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आउन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डारबाट तारा प्रजा ताराजी के छ आजको के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले है यति बेला भण्डाराबाट तारा प्रजा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर गइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ र कार्यक्रम अर्पण समर्पणको आजको बसाइमा भने निकै नै रमाइला लुकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लुकदोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी अब क्रममा भने एउटा मिठो लोकदोरी भाका सुन्छौँ र यो लोकदोरी भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ i tala way yo basma Thank you. कालो कपाल टाउकोमा चस्मा निकै नै रमाइलो लोकदोरी भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा हारेर पनि सुन्न सक्नुहुनेछ तपाईँले कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आउन चाहनुहुन्छ आफ्ना आफन्तजन घरपेर लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रम कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ साथ गोठेरीबाट अशोक तामाङ अशोकजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले बसिबस भन्नु पऱ्यो है हुन्छ अशोकजी कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद यति बेला खुराक साथ गोठेरीबाट अशोक लामा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब पनि कार्यक्रममा एउटा मिठो लोकदोरी भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ हामी Thank you. Música त्यस पोखरा जाम भएनी छल्को आउँछ तिमोरी साउनीको तताएर बासी भाताउनीको ला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस धोबाको चौरासी पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो पूजा सामग्री के बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरेनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी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 मेघाजमा र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा अनि विश्वास राखेको छु W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ आफ्नो आफन्तजन घर पुऱ्याएर तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट राममाया परिवार राममायाजी के कसरी बिताइरहनु भएको छ आजको दिन ठिकै तालले ठिकै तालले भन्नु पर्यो है अनि खाजा खानु भयो कि नै हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ हुन्छ रामजी कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ सर्वप्रथम त हजुरलाई धन्यवाद अनि फोन दादालाई हजुर अनि मेरो घर परिवारलाई अनि हुन्छ रामायाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट राममाया परियार आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ र हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गरिराख्नुहुन्छ कोही मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा उहाँसँग कुराकानी गर्ने जमर्को गरिराखेको थिएँ मैले तर भने टेलिफोन सम्पर्क विच्छेद भइसकेको छ कार्यक्रम अर्पण समर्पण व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तौल पाँच विकासमा र कार्यक्रम अर्पण समर्पणको आजको व्यवसायमा भने निकै नै रमाइला लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गरिराखेका छौँ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हो दादा नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ म सनक तमाङ कोराकबाट हजुर दादा के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले हो दादा हल्का फुल्का काम गर्ने हो काम गर्ने अनि बसी बस्छ होइन हजुर दादा अनि खाजा खानु भयो कि नै भएन दादा हजुरको हाम्रो पनि भएको छैन कार्यक्रम सकेपछि हुन्छ हुन्छ सनकजी कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद अनि पुलन दादालाई अनि मेरो घर पुर्या अनि साथीहरू हुन्छ शुक्लाल लामा बिरबहादुर ला लिम्बुङ चन्द्रसान तामाङ अनि सोनम तामाङ अनि मिना भान्जी अनि शान्ति भान्जी अनि र म सजिलोसम्म दादा हुन्छ सुनिजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कुराकबाट सनक तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झना सन्देश राखिरहनुहुन्छ माया गरिराख्नुहुन्छ अब पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ भोलि फेरि अर्पण समर्पणको बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ यति बेला यति बेलासम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र पनि साथी हुनुहुन्थ्यो मकनपुरबाट गणेश भण्डाराबाट तारा साथ गोठेरीबाट अशोक लामा भण्डाराबाट राममाया परियार अनि कुराकबाट सुनक तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रममा एउटा मिठो लोकदोरी भाकालाई छोड्दै तिनजेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक मित्र राजलाई विशेष धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि आजको कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट ओजेल पर्छु नमस्कार लागि सुन हजुर तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ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 साईराम अस्पताल भवन फोन शून्य छप्पन्न पाँच बैसठी सात सय छैसठी నన్ను గర్చిత ఉంటాడి हंस मनोरञ्जन केन्द्र सबै छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जना स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ को व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HMK Chitwan खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङ गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे आल्मुनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइने लेडिजलाई लेडिज शिक्षकले नै पढाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रको परीक्षा दिन पाइने दुई हजार सालदेखि दुई हजार उनासत्तरी सालसम्मको को प्रश्न पत्र प्रश्नहरूको हल गराई हरेक हप्ता जाँच लिइने सय प्रतिशत पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू basic computer course diploma accounting package hardware networking र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ सम्पर्क multi learning academy Parsa Narayani development ब्याङ्कको माथि फोन शून्य छप्पन्न पाँच तिरासी तिन सय तिन मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award the Apache